Mm. जाने न तिम्रो खुसीको छेडमा मेरी मायालु जानी जाने आएन तिम्रो खुसीको छेडमा मेरी मायालु रिसाले होइन लाजाले होइन अनर्थ नासो सोच मेरी मायालु जाने जाने आइन तिम्रो खुसीको छेडमा हेरौँ म आफ्नै सामु अरूले तिम्रो सिउँदो भरेको कसरी हेरौँ म आफ्नै सामु अरूले तिम्रो सिउँदो भरेको सधैँ साथ राख्नु मेरो चाहती हो सधैँ साथ राख्नु मेरो चाहती हो भन्न नसक्नु ठुलो भोल भयो भन्न नसक्नु ठुलो भोल भयो जानी जानी आइन तिम्रो खुसीको छेडमा मेरी మాయాలు सुखमा तिमी सँगै बाँट्थे यो पीडा तिमीलाई म कसरी सुना हर दुःख म तिमी सँगै बाँट्थे यो पीडा तिमीलाई म कसरी सुना तस्बिर तिम्रो सुस्तार छोए तस्बिर तिम्रो सुस्तार छोए छातीमा राखे धेरै बेर रोए छातीमा राखे धेरै बेर रोए जाने जाने आइन तिम्रो खुसीको छेडमा मेरी मायालो रिसाले होइन लाजाले होइन अनर्थ सोच मेरी मायालो जाने जाने आइन तिम्रो खुसीको छेडमा मेरी मायालो